Oh, no. त्यसैमा झल्को लाउँदा तिम्रो फिक माग्दै आउने छु मायाको देशैमा घरैमा बसेर पहेँलो फिस्का रानी घाँसेर जोगीको बेसैमा झल्को लाउँदा तिम्रो फिक माग्दै आउने